ट्राफिक खबर नमस्कार अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पणसँगै इन्टरनेट अनलाइनमा W W W dot radio Arpan dot कमबाट पनि संसारभरिकै साथ सुनिरहनु भएको बिहान आठ बजेको ट्राफिक खबरमा स्वागत छ म ध्रुवराज खनाल काभ्रेको मङ्गलटारबाट धुलोखेलतर्फ जाँदै गरेको एक मोटरसाइकल रोसी खुलामा खस्दा दुईजनाको मृत्यु भएको छ मृत्यु हुनेमा काभ्रे नयाँ गाउँ छ बस्ने एकतिस वर्षीय भरत तिमल सिन्हा र मोरङ जिल्लाको मिर्गौलिया साथ बस्ने पर्मिला कार्की रहेको जिल्ला प्रहरी काभ्रेले जनाएको छ दुवैजनाको धुलीखेल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो बा पैँतिस एक एक शून्य चार नम्बरको उक्त मोटरसाइकल काभ्रेको कटुन्जे गाविस छ स्थित बिपी राजमार्गको सडकबाट करिब पचास फिट तल रोसी खोलामा खसेर दुर्घटना भएको थियो पूर्व पश्चिम राजमार्ग अन्तर्गत चितवनको टिकोली जङ्गलमा शनिबार राति भएको सवारी दुर्घटना परि एकजनाको मृत्यु भएको छ पूर्वी चितवनको टाँडीबाट भरतपुरतर्फ जाँदै गरेको ना तेइस प अडचालिस उनानब्बे नम्बरको मोटरसाइकललाई सोही दिशा जाँदै गरेको ना तेइस प दुई तिन आठ सात नम्बरको मोटरसाइकलले पछाडिबाट ठक्कर दिँदा गम्भीर घाइते भएका अडचालिस उनानब्बे नम्बरको मोटरसाइकलका चालक भरतपुर नगरपालिका वडा नम्बर बाह्र प्रगति चोक बस्ने अन्दाजी तीस पैँतिस वर्षका वीरबहादुर गुरुङको उपचारका क्रममा भरतपुर अस्पतालमा राति नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ गुरुङलाई ठक्कर दिने मोटरसाइकल र त्यसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ अब सम्पूर्ण सडकको वर्तमान अवस्थाको बारेमा जानकारी यति बेला नारायणगढ हेटौँडा बिर्ग सडक खण्ड खुल्ला छ त्यसै गरी नानगढ मुगलिन मुगलिन ओबिसे काठमाडौँ मुगलिन दमौली पोखरा नानगढ परासी बुटोल सडक खण्ड पनि खुल्ला छन् ट्राफिक खबरको साथमा